दादा यो कहानी लेख्दा उसका यादहरू लेख्दा मुटु भक्कानेर आउँछ पीडा हुन्छ मन मनमा साँच्चीकै हो दादा मेरो मम्मीको बाचा अनि बाबा दादाहरूको इज्जतले गर्दा आज यो अवस्थामा छु म तिम्रो हुन सकिनँ आशिष यो जुनीमा तिम्रो हुन सकिनँ अर्को जुनी पाइएछु भने अवश्य म तिम्रै हुनेछु साँच्चीकै आशिष म तिम्रै भएर जन्मिनेछु छु साँच्चीकै आशिष म त तिम्रै भएर जन्मिनेछु तिमी त मेरो सब थोक हौ आफ्नै मुटु छुट्याएर बाँच्नु परेको छ आफ्नै मुटु अलग गराएर बाँच्नु परेको छ आशिष म तिमीलाई कति धेरै चाहन्छु साँच्चीकै हो आशिष तिमीलाई म धेरै चाहन्छु र मैले भन्दा पनि तिमीले बढी चाहन्थ्यौ तर के गर्नु दैवलाई नै मन्जुर रहन्छ यो सम्बन्ध यस्तै सोच्दैछु आज उही पुराना कुराहरू सोचेर दिन बिताउँदैछु उही खाएका मिठा बाचा कसमहरू बिताएका मिठा पलहरू तिनै पलमा आफ्ना दिनचारेहरू कटाउँदैछु हो आशिष दुःखी कति नहौ आफ्नो काम गर तिमी राम्रो बन्दै जाऊ म त्यतिमै खुसी हुन्छु मेरो हर कामना हर सुख हर खुसी तिमी मानै रहनेछ हो तिमी मानै रहनेछ मैले तिमीलाई चाहेर पनि आफ्नो बनाउन सकिनँ I love you Ashish I love you म तिमीलाई सधैँभरि माया गर्नेछु सधैँभरि माया गरिरहनेछु मैले तिमीलाई चाहेर पनि आफ्नो बनाउन सकिनँ आशिष मलाई माफ गरिदेऊ माफ गरिदेऊ माफ गरिदेऊ अलविदा अलविदा अलविदा मैले तिमीलाई चाहेर कार्यक्रममा आज मैले पत्र उठान गरेँ पत्र पठाउनु भएको थियो आशिका खत्रिसमा दोहोले तिन गुल्मीबाट पत्रको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु तपाईँलाई आशिकाजी यस्तो घटनाहरू जीवनमा भइहाल्छन् सानातिना घटनाहरू घटिहाल्छन् दुःख कति नमान्नुहोला जिन्दगी सम्झौता हो सम्झौता गरेर जिउन सिक्नुपर्छ यही भन्न चाहन्छु नआत्तिनुहोला नहत्तालिनुहोला जीवनबाट हरेस नखानुहोला आजको कार्यक्रममा मैले पत्र उठान गरेँ तपाईँलाई कस्तो लाग्यो कतिको तपाईँको याद मेटाउन सफल रहेँ त्यो तपाईँले मूल्याङ्कन गर्नुहोला तपाईँले सल्लाह सुझाव दिनुहोला हामीलाई फोन गर्न सक्नुहुन्छ केही समय पछाडि फोन गरेर सल्लाह सुझाव दिनुहोला तपाईँको सल्लाह सुझावको प्रतीक्षामा रहनेछु जसको लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बर शून्य उनासी पाँच बिस सात सय सैँतिसमा फोन गर्नुहोला यो बिचमा कार्यक्रम फेरि तिम्रो याद आयोका लागि पत्राचार गर्ने साथीहरूको लागि केही कुरा भन्न मन लाग्यो पत्र पठाउँदा सफा स्पष्ट बुझिने अक्षरमा पठाउनु होला कति साथीहरूले छोटो लेख्नुहुन्छ आज आशिकाजीको यो याद यो जीवन कथा पनि अलिकति छोटो भयो अलिकति लामो बनाइ लेख्नुभयो भने पक्कै पनि कार्यक्रमको समय पैँचालिस मिनटको समय अवधिभरलाई पुग्ने कथा लेख्नुभयो भने वाचन गर्नको लागि सजिलो हुनेछ साथीहरूले सल्लाह सुझाव दिनुभएको छ सल्लाह सुझावमा भन्नुहुन्छ गीत अहिले धेरै लामो बज्यो छोटो बनाउनुहोस् भनेर तर के गर्ने साथीहरूले छोटो कथा लेखिदिनुहुन्छ हाम्रो समयको अवधि भनेको पैँचालिस मिनट हो पैँचालिस मिनट पुर्याउनै पर्ने हुन्छ जसरी तसरी त्यही भएर लामो गीत बजेको हो अन्यथा नलिनुहोला तपाईँले जीवन कथा लामो लेख्नुभयो भने गीती कथालाई घटाउँला छोटो बनाउँला गीतहरूलाई यो भन्न चाहन्छु र धन्यवाद दिन चाहन्छु तपाईँका पत्रहरू धेरै छन् ती पत्रहरूलाई कर्मिक रूपमा उठान गर्दै जानेछु आजको कार्यक्रम जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिनुहोला पत्र लेख्दा पत्र पठाउँदा तपाईँले सफा स्पष्ट अक्षर बुझिने अक्षरमा लेख्नुहोला केरमेट नगरिकन लेख्नुहोला पत्रमा तपाईँको सबै विवरण लेख्नुभयो भने उठान गर्नको लागि सजिलो हुनेछ र पत्र पठाउँदा पैँचालिस मिनटको समय अवधिभरलाई पुग्ने गरी पठाउनुहोला मुख्य मुख्य कुराहरू तपाईँको जन्म मितिहरू उल्लेख गर्नुहोला कहिले कहिले घटनाहरू घटे ती घटनाहरू पठाउनुहोला सकेसम्म अझ तपाईँ आफै गीतहरू रोज्नुभयो आफ्नो जीवनमा आफै मेल खाने गीतहरू छनौट गर्नुभयो भने सजिलो हुनेछ धेरै साथीहरूका गीतहरू मैले राख्ने गरेको छु कस्तो हुन्छन् फोन गरेर जानकारी गराउनुहोला यतिन्जेलसम्म सुन्नुभयो हामीलाई धेरै धेरै धन्यवाद छ धन्यवाद दिन चाहन्छु W W W dot Gulmi today dot com सञ्चालकज्यू त्यस्तै गरी डब्लु डब्लु डब्लु डट हाम्रो गुल्मे न्युज डट कम सञ्चालकज्यू त्यस्तै गरी W W W dot Gulmi times dot com सञ्चालकज्यू W W W dot Gulmi khabar र सुनौलो संसार डट कम सञ्चालकज्यू पल्लीकोट न्युज डट कम सञ्चालकज्यू धन्यवाद दिन्छु नेपाली संसार रेडियो अस्ट्रेलियालाई सम्झन पाएँ किनभने आज छोटो पत्र थियो त्यसैले यतिन्जेलसम्म रेडियो सुनेर साथ दिनुभयो तपाईँलाई विशेष धन्यवाद दिन चाहन्छु नेपाली संसार रेडियो अस्ट्रेलिया र रेडियो गुल्म एकानब्बे दशमलव दुई मेघार्समा कार्यक्रम फेरि तिम्रो याद आयोगको पुनः प्रसारण बुधबार राति नौ पन्ध्रदेखि सुन्न सक्नुहुनेछ सुन्न छुट्याउनु भएको भए सुन्नुहोला यतिन्जेलसम्म प्रविधिबाट साथ दिने आत्मीयमित्र दिपेनलाई विशेष धन्यवाद दिन चाहन्छु तपाईँका पनि यादहरू छन् तपाईँको पनि याद सुनाउन चाहनुहुन्छ भने हामीलाई पत्राचार गर्नुहोला मैले धेरै कुरा अगाडि भने पत्राचार गर्नको लागि कार्यक्रमको ठेगाना कार्यक्रम फेरि तिम्रो याद आयो कार्यक्रम प्रस्तुता महेश बोहरा रेडियो गुल्मे एकानब्बे दशमलव दुई मेगा हर्ज रेसुङ्गा नगरपालिका उपलोत्तम घाँस गुल्मे यो ठेगानामा पत्राचार गर्नुहोला हामीलाई मेल गर्न पनि सक्नुहुन्छ Gulmi FM dot news at Gmail dot कममा मेल गर्नुहोला भन्दै आजको कार्यक्रम फेरि तिम्रो याद आयोबाट विदा हुन चाहन्छु माया प्रेम मिलन बिछोड अनि तिम्रो याद र त बन्यो कार्यक्रम फेरि तिम्रो याद आयो कार्यक्रम फेरि तिम्रो याद आयोको सातौँ श्रृङ्खलालाई अर्को शनिबार स्वागत गर्ने बाचा गर्दै कार्यक्रम फेरि तिम्रो याद आयोको छैटौँ श्रृङ्खलालाई अलविदा अलविदा तिमी फुल्यौ कतै म फुले कतै तिमी फुल्यौ कतै म फुले कतै जहाँ फुले पनि हाम्रो सुगन्ध मिल्दो रहेछ जहाँ फुले पनि हाम्रो सुगन्ध मिल्दो रहेछ तिमी फुल्यौ कतै म फुले कतै तिमी फुल्यौ कतै म फुले कतै जहाँ फुले पनि हाम्रो सुगन्ध मिल्दो रहेछ जहाँ फुले पनि हाम्रो सुगन्ध मिल्दो रहेछ गर्दा गर्दा जिउन जीवनसँग सम्झौता गर्दा नचाहे नि पिउनु पर्दो रहेछ नचाहे नि पिउनु पर्दो रहेछ तिमी झर्यौ कतै म झरे कतै तिमी झर्यौ कतै म झरे कतै यहाँ झरे पनि हाम्रो वेदना मिल्दो रहेछ जहाँ झरे पनि हाम्रो वेदना सम्झी नरोइरहनु तिमी अतीतलाई सम्झी नरोइरहनु तिमी जति रोए नि भुल्नु त पर्छ कतै म फुले कतै तिमी फुल्यौ कतै म फुले कतै जहाँ फुले पनि हाम्रो सुगन्ध मिल्दो रहेछ जहाँ फुले पनि हाम्रो सुगन्ध मिल्दो रहेछ